अभिव्यक्तिको अर्को माध्यम उद्गार कथा एउटा आँखी झ्यालो जहाँबाट संसार चियाइन्छ महाकवि देवकोटाले भनेको यो कथन आज पनि उत्तिकै सामयिक लाग्छ कार्यक्रम उद्गार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा हार्दिक हार्दिक स्वागत गर्दछु म रमेश पौडेल अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्गारमा कथा सुनाउँछौ नेपाली र विदेशी कथाकारका कथाकार सञ्जु बजगाईको कथाकृति समुन्द्र र सपना पन्ध्रवटा कथाहरूको सँगालो शीर्ष कथा नै सुनाउँछौ भने लगभग सात दशक अघि लेखिएको जैकुब सिंगलको रुसी कथा पनि सुनाउँछौ सबभन्दा पहिले कविता सुनौ कवि जगदीश घिमिरेको यो कविताको शीर्षक अग्निसूत्र छ अब आगो छ तिमीहरूले अग्नि स्नान गर्नुपर्नेछ अब आगो वर्षन्छ तिमीहरूले अग्निस्नान गर्नुपर्नेछ अघि पानी वर्षन्थ्यो तिमीहरू पानीका जँगार तर्दथ्यौ तापनि गुनासो गर्थ्यौ अब आगो वर्षन्छ तिमीहरूले ज्वालाको प्रवाहमा हेलिन सक्नुपर्नेछ अब अकाल वर्षन्छ पाकेको बालीमा केवल भोक फल्नेछ अघिका सहकालहरू सम्झिँदै पेट पाल्ने निहुमा तिमीहरूले एकअर्कालाई जिउँदै दार्नु पर्नेछ अब व्याधि वर्षन्छ अघिका सुदिनहरू सम्झँदै उपचारको क्रममा सहयोग गर्न तिमीले एकअर्कालाई मार्नुपर्नेछ अब रगत वर्षन्छ तिमीहरू रगतमा मुछिनेछौ रगतका छिटा पर्दा झस्केका अवसरहरू सम्झिँदै तिमीहरूले रगतको नदीमा पौडी खेल्नु पर्नेछ अब आगो वर्षन्छ अब काल वर्षन्छ अब व्याधि वर्षन्छ अब रगत वर्षन्छ भोक हुनेछ तिमीहरूको सामल त्यो सामल बोकेर रगतको नदीमा पौडिन सिक व्याधि हुनेछ तिमीहरूको कवच त्यो लगाएर आगोको नदीमा आफ्नै पाइन हाल्न सिक अब तिमीहरू अग्निस्नात भएर मात्र पारी पुग्नेछौ केही गरी पुग्यो भने अब तिमीहरू रक्त स्नात भएर मात्र पारी पुग्नेछौ केही गरी पुग्यो भने अब तिमीहरूको दीक्षा केवल आगो र रगत हो सपनाहरू सकिए विपनाको कालकुट आत्मसात गर्न सिक अग्निसूत्र सपनाहरू सकिए विपनाको कालकुट आत्मसात गर्न सिक बहुविधाका श्रष्टा जगदीश घिमिरेको कविता सुनायौं अग्निसूत्र समुद्र र सपना कथाकार सञ्जु बजगाईको कथाकृति यो कथा संग्रहमा पन्ध्रवटा रोचक कथाहरू समेटिएका छन् शीर्ष कथा वाचन गर्दै हुनुहुन्छ साथी कल्पना घिमिरे समुद्र र सपना म रातभर पर्खाइमा निदाउन सकिन सिमोन पनि झण्डै अनिदो नै रह्यो बिहान सात बजेदेखि लुफ्तान्सा एयरको अराइभल गेटमा आँखा गाडेर बसिरहेकी छु तर्कना वितर्कना मनमा खेलिरहे अगाडि नआइपुगेसम्म ढुक्क हुन सकिरहेकी छैन पेसेन्स डियर मेरो अस्थिरता देखेर सिमोन भन्छ ओके फाइभ मिनट्स मोर यी अन्तिम मिनेटहरूका लागि धैर्य गर्न खोज्छु म शरीर स्थिर भए पनि आँखाहरू टर्मिनलबाट निस्कँदै गरेको भीड़मा उनलाई खोज्न कुदिरहन्छन् कान्छामा दशौं टाउका पछाडि देखिन् सभ्यहरूको भीड़लाई धकेल्दै म पाँच मिटर टाढा देखिएकी कान्छ्यामालाई अगाल्न पुग्छु बेसरी सुमसुम्याउँछु तिनका चाउरी परेका गालाहरू तिनका भाँसिएका तर तेजिला झैं लाग्ने आँखाहरूसँग बात मार्छु मान्छेहरूको रङ देखेर अल्मलेकी तिनी मलाई हेरिरहन्छन् थ्याङ्क्स फर द सर्भिस कान्छ्यामालाई हामीसम्म ल्याइ पुर्याउन सहयोग गर्ने एयर होस्टेसलाई धन्यवाद दिएर हामी निस्क्यौं फर्किँदा गाडी सिमोनले चलायो म कान्छ्यामासँग जोडिएर पछाडि सिटमा बसेँ समर भ्याकेशन भर्खरै शुरू भएकाले मान्छेहरूको फ्रान्स भित्रिने र फ्रान्सबाट बाहिरिने क्रम बढ़ेको छ हाइवेमा एयरपोर्टतिर हुइकिने गाड़ीहरूको संख्या सामान्य भन्दा कैयौं गुणा बढ़ी देखिए चिल्ला सड़कमा चिल्ला गाड़ीको ताँतीले कान्छ्यामा निकै रमाइन् गाड़ीको सिसाबाट देखिएका फाँट जस्ता लाग्ने बाली लगाइएका हरिया प्लटहरू बडेमानका कल्चौडो गरेका गाईका बथानहरू सड़क छेउ बनेका ससाना सुन्दर घरहरू अंगुरको बगान काले पाकेका आरू बखडाका बोटहरूले झन रोमाञ्चित भइन् कस्तो स्वर्ग जस्तो ठाउँ पो रहेछ त बाहिर देखिएका दृश्यमा मोहित हुँदै बोलिन् हुन पनि घरको बैठक सजाउन यस्तै चित्र कोरिएका धेरै पोस्टर उनैले किनेर ल्याउँथिन् तिनै पोस्टरहरू आँखाले जीवन्त भेट्न पाउँदा उनी रोमाञ्चित हुनु स्वाभाविकै थियो कान्छामा थकान भो होला नि यत्रो लामो यात्रा म सिट फोल्ड गरू ढल्कँदा आराम हुन्छ मैले सोधे तलाई भेटेपछि थकान सबै मेटियो तिनले मेरो निधारमाथिको कपाल पन्छाउँदै भनिन् झ्यामले छोडिराख्ने मेरो कपाल तिनले लाखौं पटक पन्छाइदिएकी हुन् कैयौं स्टाइलका चुल्ठो पनि बनाइदिएकी हुन् वर्षौं पछि आज फेरि तिनले उसै गरी मेरो कपाल पन्छाइदिन् कपालको रंग बदलिए पनि कान्छ्यामाका हातको स्पर्श पुरानै पाएँ मैले कति टाढा बस्छौ हौ तिमीहरू घण्टाको बाटो कुदेपछि तिनले सोधिन् अब पुग्नै लाग्यो यो पानीको ठूलो नहर काटेपछि हामी बस्ने सहर आउँछ त्यसपछि त दस मिनट पनि लाग्दैन घर छिर्न मैले अर्थ्याएँ झण्डै बाटैभरि मैले तिनका हातहरू समाइरहे ती हातहरूमा भेटिएको अपनत्वको रापले म पुलकित भइरहेकी थिएँ बिरानो मुलुकमा ऐस आराम नाम दाम मोज मस्ती पाए पनि आफन्तको तातोपन कहिले अनुभूत गर्न पाइएन त्यसैले कान्छ्यामासँग बिताउने पल पललाई सञ्जीवनी मानेर पिउन आतुर भएकी हुँदी हुँ म वी आर अराइभ सिमोनले संकेत गर्दै गाडी घरको पार्किङतिर मोड्यो सधैँ सुखी रहोस टाउको कोल्ट्याएर घरतिर हेर्दै बोलिन् कान्छ्यामा सिमोनले कान्छ्यामाका हात समाउँदै गाडीबाट ओह्रालेर बैठकसम्म लिएर गयो अनि फ्रेन्च ग्यास्ट्रोनोमीको व्याख्या गर्दै खाना बनाउनतिर लाग्यो मेरो र कान्छ्यामाको दिनभर खासखुस चलिरह्यो छ महिनाभन्दा बढ़ीदेखि घर छोडेर उनी नजिकैको कालीथानमा बस्न थालेकी थिइन् मागेर बटुलेको पैसाले पुरी तरकारी किनेर पेट भर्थिन् रे अति भएपछि छिमेकी श्यामली भाउजूले मलाई फोनबाट खबर दिएकी थिइन् छोराहरूलाई तपाईँले केही भनिदिए हुन्थ्यो किन घरै छोड्नु परेको त मैले कारण सोधे छोरा बुहारीसँगको सम्बन्ध हिसाब किताबमै बदलिएपछि सोफामा खुट्टा तन्काउँदै तिनले भनिन् एउटा नभए अर्को हुन्थ्यो नि त मैले भने सबै भाँडिएका छन् तिनले अर्थाइन् नजिकको तीर्थ हेला कान्छ्यामाको आवश्यकता कसैलाई भएनछ यिनी बेकामकी त पक्कै थिएनन् यिनको सोचाइ भने फरक खालकै मान्नुपर्छ यिनी धर्मवादी थिएनन् प्रभातमा पूजा पाठमा लाग्दिन थिइन् तसर्थ यिनका ललाटमा चन्दनको लेप चाडपर्व र विशेष तिथिमा बाहेक कहिले हुन्थ्यो यिनी जातिवादी पनि थिएनन् त्यसैले होला आफ्ना कपडा सिउन आउने तुक्के दमिनीलाई घरभित्रकै एउटा कोठामा मिसिन बिसाउन दिन्थिन् चाणक्य नीति र वधु शिक्षाको खिल्ली उडाउँथिन् तर नारी आदर्शको व्याख्या भने मजाले गर्थिन् मेरा लागि त उनी सबै थोक थिइन् आमा नभएकी टुहरी मलाई तिनले सामिप्यता नदिदी हुन् त मैले स्नेहको अर्थ कसरी बुझ्ने थिएँ सिमोनसँगको मेरो जिन्दगीको सुरुवात यिनीले सम्भव गराइदिएकी हुन् सिमोनलाई मैले मन पराएको थाहा पाउँदा घरकाहरू आगो जस्तै बले सौतेनी आमासँग मेरो सम्बन्ध खुकुरी र अचानो बराबर थियो यिनैले उक्साइन् खैरे असलै छ भाग यसैसँग भन्थिन् पिस्कोर भलन्टियर्स भएर आएको सिमोन कान्छ्यामाकै घरमा भाडा तिरेर बसेको जो शान्त गम्भीर स्वभावको थियो धर्म र विधिको आख्यान गरेर गुजारा गर्ने प्रख्यात पण्डित बुबा मेरा कान्छ्यामा नहुँदै हुन त यत्रो संसार तोडेर सिमोनसँग वैवाहिक जीवनमा बाँधिने आँट कहाँ हुन्थ्यो होला मेरा लागि जति गरिदिनु भयो त्यसका लागि ऋणी छु कान्छ्यामा आँखा चिम्लेर लम्पसार परेकी उनलाई हेर्दै बोल्छु म ऋण त म बोक्दैछु महिने पछि आश्रमलाई तिर्ने रकम त तैले तिर्छेस् वर्तमानको कुरा गर्छिन् उनी छोराहरूले अंशबण्डामा सबै लुछाचुँड गरेछन् घर पनि पाल्छु भन्ने छोराले लिएपछि कान्छ्यामाको के बच्यो र श्यामली भाउजूको कुरा सुनेपछि मन मानेन त्यसैले आश्रममा बस्ने व्यवस्था मिलाउनु आफ्नो कर्तव्य सम्झिए आश्रममा दिन कटाउन रमाइलो छ नि कान्छ्यामा मैले जान्न खोजे राम्रो छ म मेरा लागि बाँच्न पाएकी छु तिनले भनिन् कान्छ्यामा आफूले जीवन अधुरो बाँचेको कुरा ओकल्थिन् कहिलेकाहीँ तिनले भोगेको विगत मेरा लागि केवल चाखलाग्दो कथा चाहिँ हुन्थ्यो म सुन्थेँ आकांक्षामा जीवनमा रहर गरेर पनि पाउन नसकेका सम्पूर्ण कुराहरू भन्नुहोस् म पूरा गर्ने कोसिस गर्छु यिनका थोर बहुत इच्छाहरूलाई किन कुण्ठित पार्नु मैले मनमनै सम्झे र भने धित खोलेर सिँगारिएर बजार घुम्ने मन छ आकाश र पाताल जोड्ने समुद्री आकार हेर्ने मन छ जिन्दगीलाई मोजसँग भोगेकाहरूको भीड़ हेर्ने मन छ भने जस्तै भए एउटा अत्तरको बोतल किनेर ल्याउने मन छ तिनले बाँधेर राखेका रहरहरू असरल्ल फुकाइन् यसरी कान्छामाको समुद्र हेर्ने रहर पूरा गर्ने विचारले यसपटकको सिमोन र मेरो एक हप्ताको छुट्टी ब्रिटानी कोस्टमा बिताउने प्रोग्राम बनायो भोलिपल्टै कान्छ्यामालाई सिँगारिने बडी स्याम्पो बडी लोसनदेखि लिएर blush lipstick mascara highlighter hair spray र पर्फ्युमको बोतलसम्म ल्याइदिए जसमा कान्छ्यामाका रहरहरू भरिएका थिए समुद्री बीचमा लगाउन हाफ प्यान्ट स्लिभलेस र सनग्लास पनि ल्याए कान्छ्यामा सानो गिफ्ट बैठकमा आराम गरिरहेकी कान्छ्यामालाई सरप्राइज गरे मैले उनले खोलेर हेरिन् त्यसबेला उनको अनुहारमा भएको रंगको रूपान्तरण हेर्न लायक थियो मैले नै अत्तरको बोतल झिकेर उनको शरीरमा छर्किदिए राणा पुरोहित बाबुकी छोरी उनी राणाको दरबारमा ओहोर दोहोर भइरहन्थ्यो रे बाबुसँग झपक्क सिंगारिएर अत्तर छरी बसेका राणा खलकका आइमाईहरूसँग उनको बाल संसर्ग धेरै भएको थियो रे त्यसबाट प्रभावित कान्छ्यामाका बाल मस्तिष्कमा नारी र श्रृंगार एक अर्काका पर्यावाची जस्तै थिए सिंगारिने उनको प्रवृत्ति हजुरआमा भइसक्दा पनि हराउन सकेन दुर्भाग्य सिंगारिएर बाहिर निस्कने उनलाई प्राय सबै सर्कसको जोकर मान्थे उनका कुरा काट्थे उनी अर्धमानव हुन्थिन् सबका लागि यी कपडा कसका लागि हाफ प्यान्टको प्याकेट खोल्दै सोधिन् तपाईँका लागि म्याडम मुवाज जस्तै भएर क्विरोन बीचमा घुम्न जाने तिनी सोफाबाट उठिन् अनि ठट्टा गर्दै हाफ प्यान्टमा खुट्टा घुसार्न थालिन् यी सुकेका पिँडाउलाई देखाउन मिल्ला र तिनले मनको आशंका बोलिन् एकदम मिल्छ यस्ता पीडाउलाई यो उमेरमा हुनु त भाग्यको कुरो सिँगारिनुहोस् मन खोलेर न बुहारी न सम्दिनी न रेती चलाउनेहरूको भीड़ यहाँ बसुन्जेलका एक एक पलहरू स्वतन्त्र जिउनुहोस् उनका दबेका इच्छाहरूलाई जगाइदिए फेरि फर्केपछि त छँदैछ नि मेरो आश्रम तिनी यथार्थ अस्तित्व खोल्छिन् छोराले खाना दिएको हिसाब मागेपछि के फरक भो घर र आश्रम बाह्र छोरा तेह्र नाति बुढाको ढोक्रो काँधैमाथि मैले थपे छोरा आफैले रोजेको होइन र अनि सम्झना गराइदिए रोजाइमा कहिलेकाहीँ धोका हुँदो रहेछ पश्चाताप गर्दै बोलिन् सिमोनले ब्रिटानी कोस्टका जानका लागि शुक्रबार बिहानै तयार हुन भनेको थियो उसका आमापट्टिका हजुरबाबा त्यहीँका थिए रे त्यसैले ऊ पुर्ख्यौली ठाउँ जान पाएकोमा मख थियो सबेरदेखि नै घामको तातोपन रापिलो थियो मध्य दिनलाई भने क्विरोन बीचको समुद्री छालसँग बिताइदिने सूर्य हामी निस्क्यौं मध्याहको बाह्र नबज्दै पुग्यौं होटलमा मेरी कान्छ्यामा हाफ पाइन्ट र स्लिभलेसमाथि सनग्लास पहिरिँदा साँच्चै म्याडम मजहरूभन्दा कम देखिनन् म गर्वले ढपक्क फुले भित्रभित्रै लन्चमा सी फूड खाएर हान्यौ सामुद्रिक बीचतिर मान्छेहरूले भरिएको किनारै किनार पैदल हिँड्न थाल्यौं हामी सेतो बालुवामाथि हिँड्नुको मजा नै बेग्लै बेला बेलामा उठ्ने बडेमानको छाल देखेर कान्छ्यामा किनारा छोडेर भाग्थिन् आफूले देखेको तमोर सप्तकोशी नारायणी त्रिशुलीका सानातिना छालहरूसँग यसको कुनै तादम्यता पाइनन् उनले तमोरमा जलाएका लासहरू पक्कै यही आइपुग्दा होलान् हगी तिनले आँखीमा उचाल्दै भनिन् मृत्युको कुरा मिठो हुन्न क्या कान्छियामा मैले कुरा काटे र उनीसँग बिताएका स्मृतिका पाताहरू पल्टाए तिनले खुवाएका सुन्तला मुन्तलाका स्वाद सम्झे उबेलाका राणा खलकले समेत घोडा धोएर अन्माएकी कान्छी आमालाई आधा बाटो पुगेपछि जेठाजुले घोडाबाट उतारेको नमिठो पललाई कोट्याएर छोडिदिए साँच्चै किन उतारेका उतार्नुको कारण कान्छी आमाले खोलेकी थिएनन् किन हुन्थ्यो घर गरी खाने खालकी छ छैन भन्ने जाँचेका नै तिनले जेठाजुको छिद्र खोल्दै भनिन् स्वास्नी मरेकी राणो भाइलाई म जस्तो केटी पाउँदा नि घैटाको बिर्को नखुलेको किन दिएका त घरका त त्यस बेलाका भए पनि पढेका थिए नि म सोध्छु पन्छाएका तिनले कुराको बिट मारिन् तिनले कुरोको बिट मारिन् कान्छ्यामाको जिन्दगीका उल्टा सुल्टा मोड त्यहीँबाट सुरु भएछन् मनले नखाएको लोग्ने वर्षेनीका सन्तान आर्थिक अभाव मार्नु परेका इच्छा चाहना कान्छ्यामा त्यो डाक्टरको कुरो नि एकपटक तिनले अलिकति सुनाएकी थिइन् सिमोन र मेरो कुरो चलेको बेला अब त पनि दिवा सपनाको के कुरा गर्नु तिनले सम्झिए झैँ गरिन् र भनिन् त्यो मेरै उमेर बराबरको हुँदो काखमा जन्तरे छोरो जाँच्न थाल्यो बच्चोको छाती त्यसले मलाई केले खिचेको त्यसका चस्माले छोपिएका आँखाहरूमा भित्रैसम्म छिरेछु पत्तै नपाई मलाई उसैसँग जाउँ जाउँ लाग्यो बच्चासँगको मेरो नाता बिर्सिएँ जब त्यसले पूर्जी थमाएर औषधि किन्न जानुहोस् भन्यो म झस्केँ यथार्थ त मैले एउटा जजमानसँग जिन्दगी बिताउनु थियो डाक्टर कहाँ पुग्यो के थाहा तिनले अर्थाइन् मान्छेको मन त जुनै जमानाको भए पनि उस्तै हुने हगी कान्छ्यामाका ठाउँमा आफूलाई उभ्याएर बोल्छु सबै छल गर्ने सड़क मध्येको मिराज हो मेरा लागि कोही भएनन् विगत फगत मेरो जिन्दगीको एउटा पाटो हो अस्वीकार गर्दै स्वीकार गरिएको कान्छ्यामा त साँच्चै कठोर भइछन् रगतसँगको नाता जिन्दगीको पाटो नभएर शाश्वत सत्य हो कान्छ्यामा जोड दिन्छु म तेरो र मेरो नाता शाश्वत सत्य होइन उसो भए यो सब किन प्रेम भरिएका तिनका आँखाहरूले मलाई प्रश्न गर्छन् मसँग जवाब छैन सत्य सत्यकाङ्क्षामा र म बीचमा रगतको नाता छैन उनको र मेरो नाता केवल भावनाको हो हामी बीच साटासाट भएको प्रेमको नाता हो उसो भए रगत नाता र सम्बन्ध सबै भ्रम हुन् म प्रश्न गर्छु यथार्थ केवल भोगाई हुन्छ बाँकी सबै भ्रम जन्म र मृत्यु सत्य हो बाँकी सबै झुट कान्छ्यामाले प्रसङ्ग टुङ्ग्याइन् समुद्री तटमा चलेको हावाको तातोपनले तिनी तातिसकेकी थिइन् सेतो बालुवामाथि हाम्रा पच्चापहरू निकै कोरिसकेका थिए झण्डै तीन किलोमिटर हिँडिसकेका थियौं त्यो समुद्री माहौल बिक्नीमा छालभित्र रुमलिरहेका अधवैंसीहरू सनब्लक क्रिम दलेर लम्पसार तरूणीहरूमाथि खिपिएको सूर्य पानीमाथि चलिरहेको समुद्री बोटहरू जीवन्त थियो वरिपरि कान्छामा बरफ चुस्ने हो मैले जिस्काए कुरा काट्नेहरूका नाममा तिनले थपिन् सिमोनले भनिला भरेको आइसक्रिमको कर्ण ल्याएर थमाइदियो तिनको बरफ चुस्ने रहर पनि पूरा गरिदिए दिन ढल्कदै जाँदा पानीको छाल बढेर अझै नजिकिँदै जान थाल्यो हामीले तातो बालुवामाथि बसेर क्षितिज हेरिरह्यौं पर पर लालीमा भरेर सूर्य समुद्रको गर्भभित्र भाँसिँदै गयो भोलि फर्कने बाचा गरेर जीवनको सन्ध्यामा टेकिसकेकी कान्छ्यामा अस्ताचलको सूर्यलाई चिम्सा आँखाले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 लगभग सात दशक अघि लेखिएको जैकब सिंगलको कृषि कथा सुनाउँछौ भनेर हामीले शुरूमै बोलेका थियौं जब वर्षहरू बित्न थाल्दछन् शीर्षकको जैकुब सिंगलको कथा जर्मनी नाजीवादीमाथि सन् उन्नाइस सय पैंतालिसमा विजय प्राप्त गरेपछि लेखिएको हुन सक्ने यो रूसी कथा तत्कालीन सोभियतका जनतामाझ अत्यन्त लोकप्रिय थियो अरे लेखक तथा पत्रकार विनोद दीक्षितले झण्डै चालिस वर्ष अघि अनुवाद गर्नुभएको कथा हो यो यो कथामा कथाका लेखकको नाम बाहेक अरू केही जानकारी फेला नपरेको अनुवादक स्वयंले बताउनु भएको छ यो कथा हामीले मधुपर्क साहित्यिक मासिकबाट लिएका हौ दुई हजार अडसठी भदौको अङ्कबाट लिएका हौ जब वर्षहरू बित्न थाल्दछन् हेलो हेलो म गजबको स्याउ खाइरहेकी छु के भन्या गजबको स्याउ तपाईँलाई कोसित कुरा गर्नु छ तिमीसित तिमी को हौ एउटी केटी मलाई चिन्छौ र अह तर जे होस् मैले तिमीलाई एक दुई पटक चाहिँ अवश्य देखेकी छु र त्यत्तिकै तिमीलाई फोन गरू भन्ने इच्छा पनि भयो यो भन्नका लागि कि तिमी गजबको स्याउ खाइरहेकी छौ हो यही भन्न वा बडो मिठो आवाज आइरहेको छ तिम्रो धन्यवाद अब फोन राखौ है यति छिट्टै नै त्यसो भए तिमीले फोन किन गरे कि यो बुझ्न कि तिम्रो आवाज कस्तो छ यति मात्र हो यति मात्र बस एक मिनट फोन नराख है तिम्रो आवाज बडो मिठो छ त्यो त अघि नै तिमीले भनिहाल्यौ नि ल गुड बाई है तिमीले फोन राखिदेऊ भने तिमीलाई कसरी खोज्न सक्छु मैले पो तिमीलाई खोजेको तिमीले त मलाई होइन नि भन्या त मान कमसेकम आफ्नो नाउँ त बताऊ नाउँसँग तिमीलाई के मतलब त्यही पनि सुन मेरो नाउँ कात्या कातेङ्का एकतिरिना तिमीलाई नै कुन राम्रो लाग्छ नि साँच्चै भन्नु भने मलाई यी मध्ये कुनै पनि राम्रा लाग्दैनन् मलाई करिना मनपर्छ ठिक छ करिना के म तिमीलाई फोन गर्न सक्छु अह गर्न सक्दैनौ किनभने तिमीलाई मेरो नम्बरै थाहा छैन त भन न त आफ्नो नम्बर ल भइगो तर मलाई अवश्य फोन गर्नु है करिना हेलो हेलो तिमी सुन्दैछौ सुन्दैछु कुरा के भयो त म सोचिरहेकी थिएँ ठिक छ म फोन गर्छु भोलि यसै बेला है हुन्छ भोलि छ बजे म गजबको स्याउ खाइरहेकी छु हेलो म आधा घण्टादेखि फोनको अगाडि बसिराखेको थिएँ तिमीले भनेका थियौ छ बजेर अहिले ठ्याक्क छ बजेको छ धन्यवाद के कुराका लागि करिना किन यदि मैले केही सोधे भने जवाफ दिन्छौ त्यो त प्रश्नमा निर्भर छ त्यही पनि सोध के सोध्छौ तिमी कति वर्ष कि भयौ सोह्र सोह्र जति तिमी सत्रका हौ तिम्रो नाउँ मिसा हो र तिमी तेइस पेत्रोमका स्ट्रिटमा बस्छौ यो सब कसरी थाहा पायो मलाई तिम्रो बारे सबै कुरा थाहा छ झण्डै सबै थोक यो त सरासर न्याय भएन किन किनभने तिमीलाई मेरा बारे सब थोक थाहा रहेछ तर मलाई तिम्रो बारे केही थाहा छैन के तिमी अग्ली छेउ साधारण राम्री छेउ धेरै साधारण फोन राखौ है बस एक मिनट मात्र तिमी फेरि फोन त गर्छौ म किन गरू भइगो ल ल भन कहिले गर्छौ थाहा छैन आफ्नो नम्बर मलाई भन्दिनौ भन्या नमान्ने फेरि के सोच्न थाल्यौ अँ साँच्ची ठिक छ ल लेख पाँच दुई छ आठ नौ त्यही दिन छत्तिस बजे साँझ के यो टेलिफोन डाइरेक्टरीको इन्क्वायरी विभाग हो हो भन्नुहोस् के सेवा गर्न सक्छौ मसित एउटा टेलिफोन नम्बर छ र यसको ठेगाना मलाई चाहिएको छ माफ गर्नुहोस् हामी यसरी ठेगाना बताउने काम गर्दैनौ तर मलाई अत्यन्त जरुरी छ माफ गर्नुहोस् यसो गर्नुहुन्न हामी सक्दैनौ त्यसो भए के गरौं तपाईँका लागि केही गर्न नसकेकोमा मलाई धेरै दुःख छ सक्नुहुन्छ भने टेलिफोन डाइरेक्टरीमा आफै खोज्ने प्रयास गर्नुहोस् त्यसरी गर्न थाले भने त वर्षौं लाग्छ हो तर हामी केही पनि गर्न सक्दैनौ दुई दिनपछि के म करिनासित कुरा गर्न सक्छु यो नाउँ भएको कोही पनि यस नम्बरमा छैन हुन त पर्ने हो एउटी सोह्र सत्र वर्षकी केटी ए त्यसो भए त्यो कात्या ग्राडोमा होली आफ्ना लागि कस्तो काल्पनिक नाउँ राखिदिरहेछ करिन वा कात्या ए कात्या हेलो करिना म म बोलिरहेकी छु मैले पनि त्यस्तै ठाने मैले करिनालाई बोलाइदिनुहोस् भन्दा पहिले त बुझ्दै बुझिन केवल तिमीलाई मात्र थाहा छ यो मेरो रहस्य हो हुन्छ हुन्छ म तिम्रो रहस्य खोल्दिन मलाई तिम्रो सरनेम थाहा भइसकेको छ ग्राडो भान हो तिम्रो सरनेम अब त म टेलिफोन विभागद्वारा पनि तिम्रो ठेगाना प्राप्त गर्न सक्छु तिम्रो नाउँ भन्नेछु अनि तिनीहरूले तिम्रो फोन नम्बर र ठेगाना बताइहाल्छन् हुन्न यस्तो नगर प्लिज यदि चाहन्छौ भने गरेर हेर केही नै लाभ हुँदैन फोन हाम्रो नाउँमा नै छैन भनाइको मतलब मलाई पर्खिराख्नु छ किन पर्खनु पर्ने आहा कस्तो मिठो आवाज पाएकी रहेछौ तिमीले म हेर्न चाहन्छु कि तिमी कस्ती देखिँदै रहेछौ भनिहाले नि अत्यन्त साधारण के भयो त नै साँच्ची नै भन्छु अत्यन्त साधारण सम्झ अत्यन्त नै साधारण गुड बाई फेरि केही दिनपछि करिनालाई बोलाइदिनुहोस् त कसलाई भनाइको मतलब कात्या ग्राडो कस्तो कस्तो काल्पनिक नाउँ राख्दो यो केटी कात्या त बाहिर गएकी छ अझ केही दिनपछि के म कात्या ग्राडोभासित कुरा गर्न सक्छु सबैका सबै ग्राडोभाहरू बाहिर गएका छन् अरू केही दिनपछि के म कात्या ग्राडोवासित कुरा गर्न सक्छु म उसको आमा हुँ कात्याङका गर्मी बिताउन गाउँमा आफ्नो हजुरआमा कहाँ गएकी छ एक दुई दिनभित्र म उसलाई चिठी लेख्दैछु तपाईँलाई केही भन्नुपर्नेछ कि कृपया गरेर यति मात्र भनिदिनु होला कि मिसाले फोन गरेको थियो जुन उन्नाइस सय एकचालिसको अन्त्यतिर के म कात्या ग्राडोबासित कुरा गर्न सक्छु सके ऊ घरमा छैन त्यसो भए कृपया उनकी आमालाई नै बोलाइदिनुहोस् न एक मिनट पर्खनुहोस् हेलो हेलो तपाईँ कातेनकाकी आमा बोल्दै हुनुहुन्छ हो हो भन्नुहोस् के कातेनकाको कुनै चिठी आएको छ छैन तपाईँलाई मेरो सम्झना छ मैले केही दिन अगाडि फोन गरेको थिएँ नि ए सम्झना छ किन नहुनु कात्या भोलि गाउँबाट फर्किँदैछ भोलि फोन गर्नुहोस् न अह भोलि म गर्न सक्दिन भोलि त म टाढा गइरहेको हुनेछु के सुरक्षाका लागि बाहिर जाँदै हुनुहुन्छ होइन लडाईँको मोर्चामा गइरहेको छु कात्यालाई मेरो नमस्ते भनिदिनुहोला तपाईँलाई पनि नमस्ते नमस्ते बाबु नमस्ते तपाईँले आफ्नो नाउँ के बताउनु भएको थियो रे मिसा चार वर्षपछि के म कात्या ग्राडोभासित कुरा गर्न सक्छु कोसित कात्या ग्राडोभासित यस ठाउँमा यो नाउँ भएकी कोही पनि छैन लडाईँ हुनुभन्दा अघि उनी त्यहीँ बस्थिन् त्यसो भए एक मिनट पर्खनुहोस् म छिमेकीसित सोध्छु हेलो म तपाईँलाई मद्दत गर्न सक्छु म कात्या ग्राडोभालाई खोज्दैछु उनी त यहाँ चार वर्ष अगाडि नै गइन् सुरक्षाका लागि उनलाई शहरभन्दा बाहिर पठाइएको थियो त्यसपछि उनी फर्किनन् त्यसो भए उनी मस्कोमा छैनन् हुन त मस्कोमै छिन् उनको बुबा मारिएपछि उनीहरूले यो फ्ल्याटमा आउन छाडिदिए उनी आफ्नो सासू ससुरासँगै बस्छिन् उनको एउटा बच्चा पनि भएको छ आफ्नो आमालाई पनि आफैसित राखेकी छिन् उनको फोन नम्बर तपाईँलाई थाहा छ एकछिन पख्नुहोस् है यही भित्तामा कतै लेखेको होला हो ल भेट्टाइयो आठ तीन शून्य एक छ आठ हेलो यो के फोन नम्बर आठ तीन शून्य एक छ आठ हो हो म एकतिरिना ग्राडोबासित कुरा गर्न सक्छु अब उनी ग्राडोबा नभई जेमतेसबा हुन् र म जेम्तेसबा नै बोल्दैछु हेलो मिसा तिमीले मैले नै फोन गरेको भनी कसरी चिन्यौ सजिलैसित चार वर्ष भन्दा बढी भइसक्यो झण्डै पाँच वर्ष तैपनि तिमीले मेरो आवाज चिन्यौ हो मैले तिम्रो आवाज चिने साथै मलाई औधी खुसी पनि लागेको छ कि म बाँचेको रहेछु यति मात्र होइन तिमीले फेरि फोन गरेकोमा म पनि खुसी छु आज पनि तिम्रो आवाज बिल्कुलै त्यस्तै छ चार पाँच वर्ष अघिको जस्तै के साँच्चै नै साढे चार वर्ष भयो अझ बढी झण्डै पाँच वर्ष त्यसो भए तिमी ग्राडोबाबाट जेमतेस बा भयो हो मेरो बिहे भइसक्यो मलाई थाहा छ तिम्रो एउटा छोरो पनि छ र तिम्रो आमा पनि त्यही बस्नुहुन्छ ठिक भन्यो तिमीलाई मेरो बारेमा सबै कुरा थाहा रहेछ तर तिम्रो बारेमा त म केही जान्दिन अब थाहा पाउनु नै के छ र जस्तै अरू मान्छे उस्तै म मोर्चामा लडे दुईपल्ट घाइते भए निकै नै एकपल्ट त निकै नै तर घाउ विषेक भयो त्यसै गरी जस्तै कुकुरहरूको पनि विषेक हुन्छ अरू के भनौँ सेनाबाट बर्खास्त भए अनि घर गए अब त म निकै मोटो घाटी भएकी छु आमाले मेरो सुट कमिज जुत्ता सबै थोक जतन गरेर राख्नु भएको रहेछ तर तिनीहरू अति नै स्याना भएका छन् मजाको कुरा के छ भने म निकै मोटो घाटो भइसकेको छु झण्डै पाँच वर्ष पनि त भयो नि मेरो पुरानो सुटको खोल्तीमा नोटबुक फेला पारे जसमा तिम्रो फोन नम्बर थियो मैले फोन गरे तिनीहरूले मलाई फोन नम्बर दिएर अहिले म तिमीलाई फोन गरिरहेको छु धन्यवाद र अब तिमी विवाहिता हो धेरै वर्षदेखि नै यस्तो लाग्दछ जस्तो कि तिमी क्षमा याचना गर्दैछौ साँच्चै नै भन्नु भने मेरो विवाह अपरझटमा भयो आफ्नो दुलालाई तिमी माया गर्छौ धेरै लडाईमा उहाँ पनि निकै घाइते हुनुभएर छोरासित पनि मेरो ठूलो प्रेम छ तिनीहरू दुवै मलाई खुबै माया गर्छन् करिना करिना किन नबोलेको सोच्न थाल्यौ होइन मैले पहिले नै सबै सोचिसकेकी छु कस्तो मिठो छ तिम्रो आवाज त्यसो भए तिमीसित भेट्न मन भएन किन किनभने तिमीले मलाई केवल राम्रो आवाज भएकी रूपमा मात्र चिन्छौ हुन त यो धेरै राम्रो कुरा हो तिमी राम्रो आवाजका बारेमा सोद्धछौ र सके सम्झौता हो कि म कुनै खास चिज हुँला मेरो कुरो त बुझिरहेकी छौ राम्रोसित बुझिन कुनै दिन बुझ्नेछौ र अब सबै कुरा त्यसै रहन देऊ जुन वर्षौं पहिले थियो कुनै समयमा एउटा केटी थिए करिना जसको आवाज मिठो थियो ल अब तिमी नै चुप लाग्न थाल्यौ म सोच्न थालेको थिएँ मिसा मेरो तिमीलाई हार्दिक शुभकामना आफ्नो जीवनमा खुबै आनन्द मनाऊ थाहा छैन मनाउन पाउँछु कि पाउँदिन तर कोसिस गर्नेछु अवश्य गर्नु ल अब हामी एकअर्कालाई सदाको लागि गुड बाई भनौ करिना कुनै राम्रो कुरा भन त उपसम्मारको रूपमा जे तिमीलाई राम्रो लाग्छ सबैभन्दा राम्रो कुरा जुन तिमी सोच्न सक्छौ म गजबको स्याउ खाइरहेकी छु जैकोब सिंगलको कथा सरसर्ती वाचन गर्दै थियौं जब वर्षहरू बित्न थाल्दछन् लगभग सात दशक अगाडि लेखिएको यो रूसी कथाको अनुवाद गर्नुभएको थियो लेखक तथा पत्रकार विनोद दीक्षितले पसिना पुछने तिमी नभए अरूको होला मलाई बुझ्ने उकाली चढ्दा पसिना पुस्ने तिमी नभए अरूको होला मर्मलाई बुझ्ने तिमी एक मेरो तिमी नभए अरूको होला अमर गुरुङको स्वर संगीत र रचना गीत संगीतका त्रिवेणी अमर गुरुङको आवाज पनि आजको उद्घारमा मिसायौं आजको उद्घारमा कथा पेश गर्यौं समुद्र र सपना सञ्जु बजगाईको कथा जयकुब सिंगलको पुरानो कथा पनि जस्ताको तस्तै साभार बोल्यौं आजको उद्घारको समय नै टुङ्गी टुङ्गी नै आँटेको छ अमर गुरुङकै धुनलाई पुछारमा छोडेर म रमेश पौडेल पनि विदा माग्छु नमस्कार फुल्ने मालाई दुधकारी दिँदा मायाले मालाई छातीमा मायाले छातीमा टाँस्ने कसैले सोधे सोधे हो तेरो भनी जवाब तिमी बाहेको होला तिमी नै सोच sun.